पनि हो नाजाको बेलामा सबै राम्रा तिजाको बेलामा एक्लो छोरोमा एक्लो छोरोमा बसेरै खानी हो भन कान्छीको मसँग जानी हो पनि हो नाजाको बेलामा सबै राम्रा तिजाको बेलामा एक्लो छोरोमा एक्लो छोरो म बासेरै खाने हो भन कान्छीको मनसा जाने हो एक्लो छोरो म बासेरै खाने हो भन कान्छीको मनसा जाने हो गाउँघरमा तिनताले घर भएको सबले भन्छन् एउटै छ भर भएको एक्लो छोरो एक्लो छोरो म बसेर हो भन कान्छी को मसँग जाने हो गाउँघरमा तिनताले घर भएको सबले भन्छन् एउटै छ भर भएको एक्लो छोरो म एक्लो छोरो मलाई बसेर खाने हो भन कान्छीको मसँग जाने हो एक्लो छोरो मलाई खाने हो भन कान्छीको म सजानी हो भन कान्छीको म सजानी हो पनि जोगैलाई त काहे म पनि एक्लो छोरोमा एक्लो छोरोमा बसेर खाने हो भन म सजानी हो हाते गर्छन् तिम्रै हो भने जोगैलाई त काहे म पनि एक्लो छोरोमा एक्लो छोरो मलाई बसेर खाने हो भन कान्छीको म सजानी हो एक्लो छोरो मलाई बसेर खाने हो भन कान्छीको म सजानी हो भन कान्छीको मसा सजानी see मान्छे के विचार छ त नि एक्लो छोरोमा एक्लो छोरोमा बसेर खाने हो भन कान्छीको को मसँग जाने हो तिमी एक्लै एक्लो मानी भन कान्छी के विचार छ त नि एक्लो छोरोमा एक्लो छोरो मलाई बासेर खाने हो भन कान्छीको मसँग जाने हो एक्लो छोरो मलाई बासेर खाने हो भन कान्छीको मसँग